अछामको रेडीकोटमा घरमै सुतिरहेको बेला चितुवाको आक्रमणमा परि दुई महिला घाइते सुरक्षाको माग गर्दै स्थानीयद्वारा जिल्ला प्रशासन र जिल्ला वन कार्यालयमा ज्ञापन पत्र रामदुलारी राणा हत्याकाण्डमा सहयोग नगरेको आरोप अगाडिका प्रहरी नायब उपरीक्षक खनालको काज फिर्ता क्षेत्रीय प्रहरी प्रमुखले डीएसपीको काज फिर्ता गर्ने अधिकार नभएको प्रवक्ताको भनाई शैलेश्वर गुफा र समाधिस्थलको संरक्षण तथा सम्वर्धनका लागि अध्ययन शुरू महाकाली नदीमा पानीको बहाव बढेसँगै बैतरीको तल्लो सुरार क्षेत्रमा सञ्चालित आधा दर्जन बढी घाटहरू बन्द र कैलालीमा सञ्चालित नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको झण्डे आधा रकम खर्च हुन सकेन प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु अछामको रेडीकोट गाविसमा चितुवाको आक्रमणमा परि दुई महिला घाइते भएका छन् रेडीकोटका पचास वर्षीय ललता कुमाल र तीस वर्षीय मोतीसरा कुमाललाई चितुवाले आक्रमण गरी घाइते बनाएको हो दुवैजनालाई छुट्टा छुट्टै घरमा अस्ति राति सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको प्रहरले जनाएको छ सो ठाउँमा गर्मी हुने भन्दै राति सुत्दा ढोका खुल्ने गरेर सुत्ने गर्दछन् रिकोडमै केही महिना अघि मात्रै एघार महिनाका आरज कुमार कुमारलाई राति सुतेकै बेला चितुवाले लगेको थियो उनको अवस्था अझै अज्ञात रहेको छ उनीहरूले जिल्ला प्रशासन र जिल्ला वन कार्यालयलाई सुरक्षाको माग गर्दै हिजो ज्ञापन पत्र समेत बुझाएका छन् कैलालीको अत्तरीय नगरपालिका छ तेकुलुबाट मारेर खाँदै गरेको चित्तलको मासु बरामद गरिएको छ नजिकैको सामुदायिक वनबाट गाउँ पसेको चित्तल मारेको भन्ने सूचनाका आधारमा हिजो इलाका वन कार्यालय अत्तरियाले उक्त मासु बरामद गरेको हो नगरपालिकाको वडा नम्बर छमा झण्डै छ्यालिस किलोको चित्तल मारेर आधा मासु खाएको अवस्थामा बरामद गरिएको वरिष्ठ वन अधिकृत श्याम मोहन लाल दासले जानकारी दिनुभएको छ उहाँका अनुसार अर्को एउटा चित्तलको उद्धार गरिएको छ उहाँले चित्तल मारेको पुष्टि भए पनि कसले मारेको हो भन्ने बारे खुल्न नसकेको बताउनु भएको छ कञ्चनपुरको बेतकुट नगरपालिका एक चम्फापुरकी रामदुलारी राणा हत्याकाण्डमा महिला अधिकार कर्मीद्वारा असहयोग गरेको आरोप लगाइएका प्रहरी नायब उपरीक्षक केदार खनालको काज फिर्ता गरिएको छ रामदुलारी हत्याकाण्डलाई लिएर आन्दोलनरत महिला अधिकार कर्मीको दबावमा कञ्चनपुरका प्रहरी नायब उपरीक्षक खनालको काज सरुवा गरिएको हो रामदुलारी राणा हत्याकाण्डलाई लिएर आन्दोलनरत महिला अधिकारकर्मी शारदा चन्द र प्रेमोती राणाको दबावमा परेर खनाललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट क्षेत्रीय प्रहरी कार्यालय दिपायल काजमा खटाएको प्रहरी स्रोतको दावी रहेको छ अधिकारकर्मी द्वय चन्द र राणा सार्वजनिक रूपमै राम दुलारी हत्याकाण्डमा खनालले नसगाएको बताउँदै आउनु भएको थियो तर प्रहरी नायब उपरीक्षक खनालले आफूमाथि महिला अधिकारकर्मीले झुटो आरोप लगाएको दावी गर्दै घटनाको गहन अनुसन्धान गरिरहेको प्रतिक्रिया दिनुभएको छ प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी माधव जोशीले खनालको कञ्चनपुरबाट काज फिर्ताको कुनै औपचारिक निर्णय नभएको दावी गर्नु भएको छ उहाँले शुक्रबार बेलुकी छ बजेसम्म खनालको काज फिर्ता सम्बन्धी कुनै निर्णय नभएको र शनिबार विदाको दिन निर्णय नै गर्न नमिल्ने बताउनु भएको छ केन्द्रलाई जानकारी नदिएर क्षेत्रीय प्रहरी प्रमुखले डीएसपीको काज फिर्ता गर्ने अधिकार नभएको प्रवक्ता जोशीको भनाइरहेको छ अमरगढ़ी नगरपालिका साथ पोखरा नजिकै रहेको शैलेश्वर गुफा र सोही स्थानमा रहेको समाधि स्थलको संरक्षण तथा सम्वर्धनका लागि युवा पर्यटन व्यवसायहरूले अध्ययन थालनी गरेका छन् जिल्ला सदरमुकाम नजिकै रहेको प्रातत्विक गुफा र समाधि स्थलको संरक्षण तथा सम्वर्धन गर्न सके यस क्षेत्रको पर्यटन व्यवसायमा समेत टेवा पुग्ने भएकाले उक्त अध्ययन थालनी गरिएको हो युवा पर्यटन व्यवसायी सुदाम थापा र अमरगढ़ी नगरपालिकाका कार्यकारी अधिकृत मातृका प्रसाद भट्टराई सहित युवा व्यवसायी तथा संचारकर्मीहरूको टोली उक्त क्षेत्रमा पुगी पर्यटकीय सम्भावनाका बारेमा छलफल गरिएको छ डडेलधुरा जिल्लालाई स्मार्ट सिटीका रूपमा विकास गर्न सरकारले गरेको बजेट वक्तव्यसँगै डडेलधुरामा रहेका विभिन्न सम्भावनाहरूको खोजी भइरहेका बेला शैलेश्वर गुफा र समाधिस्थलको संरक्षण तथा सम्वर्धन महत्वपूर्ण रहेको पर्यटन व्यवसायी सुदाम थापाले बताएका छनृ बैतडीको तल्लो सुरार क्षेत्रमा महाकाली नदीमा सञ्चालनमा रहेका आधा दर्जन बढी घाटहरू बन्द भएका छन् महाकाली नदीमा पानीको बहाव बढेसँगै महाकालीमा सञ्चालनमा रहेका घाटहरू बन्द भएका हुन् सरमारीमा रहेको कुसमौत घाट महाकालीमा रहेको डिम्बर घाट र ढोया घाट पञ्चेश्वरमा रहेको धर्म घाट र रोल घाट आमचोरमा रहेको विनायक घाट र हल्दु घाट तथा रोडी देवलमा रहेको बलारा घाट बन्द रहेको स्थानीय शिक्षक डम्बर दत्त कलौनीले जानकारी दिनुभएको छ घाटहरू बन्द हुँदा स्थानीयलाई भारतीय बजारमा आवत गर्न असजिलो भएको छ कैलालीमा सञ्चालित नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको झण्डै पचास प्रतिशत रकम खर्च हुन सकेको छैन जिल्लाका आठ स्थानमा सञ्चालन गरिएको कार्यक्रममा कुल बजेटको त्रिपन्न प्रतिशत मात्र खर्च भएको हो जिल्ला विकास समिति कैलालीले हिजो आयोजना गरेको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको समीक्षा कार्यक्रममा सो जानकारी गराइएको हो बजेट ढिला गरी आएकाले उल्लेख्य प्रगति गर्न नसकेको कार्यक्रमका जिल्ला संयोजक सन्तोष खनालले बताउनुभयो उहाँले कैलालीका आठ स्थानमा सञ्चालनमा रहेको कार्यक्रममा सडचालिस प्रतिशत रकम खर्च भएको जानकारी दिनुभएको छ कृषि तथा वन क्षेत्रका लागि जिल्लाका टिकापुर भजनी लालबोजी धनसिंहपुर उदासीपुर पवेरा सुगरखाल र नारायणपुरमा कार्यक्रम सञ्चालन भइरहेको छ अछाममा अनुमति पाएका सबै सामुदायिक अध्ययन केन्द्र मापदण्ड अनुसार सञ्चालन नभएको भन्दै केन्द्रका खाता रोक्का गरिएको छ गाविस तहमा विभिन्न शैक्षिक गतिविधि सञ्चालन अध्ययन सामग्री उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापना भएका बयालिसवटै सामुदायिक अध्ययन केन्द्रका खाता रोक्का गरिएको जिल्ला शिक्षा कार्यालय अछामले जनाएको छ अध्ययन केन्द्रको खाता रोक्का भएपछि वर्षभरिमा अध्ययन केन्द्रमा काम गर्ने व्यक्तिले पारिश्रमिक पाउनबाट वञ्चित हुने भएका छन् अनुमति पाएका सामुदायिक अध्ययन केन्द्रले मापदण्ड अनुरूप काम नगर्नु र केन्द्रमा गएको रकम अपारदर्शी भएको भन्दै खाता रोक्का गरिएको हो गाविसको सिफारिशमा जिल्ला शिक्षा कार्यालयले स्वीकृति र सञ्चालन खर्च उपलब्ध गराउने अध्ययन केन्द्र पाँच पाँच वर्षसम्म पनि सामाजिक परीक्षण वार्षिक लेखा परीक्षण नभएको र खर्च अपारदर्शी भएको जिल्ला शिक्षा कार्यालयको निष्कर्ष रहेको छ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 बेला स्थानीय बासिन्दाहरूका लागि गाई भैंसी चराउन उपयुक्त गौचरण बनेको छ झण्डै दुई दशकदेखि बन्द विमानस्थल सञ्चालनका लागि पहल नहुँदा विमानस्थलमा दिनभरि गाई गोरुको बथान देखिन्छ भने बालबालिकालाई खेल मैदान बनेको छ विमानस्थल पुनः सञ्चालनका लागि एक पटक पटक पहल गर्दा पनि सञ्चालन हुन नसकेको स्थानीयको भनाइरहेको छ डोटी सदरमुकाम सिलगढ़ीमा खानेपानीको हाहाकार भएको छ दुई हप्तादेखि पानी नआउँदा खानेपानीको हाहाकार भएको हो एक दिन बिराएर बिहान एक घण्टा पानी आउने तालिका भए पनि दुई हप्तादेखि धारामा पानी आउन बन्द भएपछि सदरमुकामका बासिन्दा मर्कामा परेको स्थानीय बासिन्दा झपट बोहराले बताउनु भएको छ बेवारिसे अवस्थामा भेटिएका तीन बालकको दार्जुला प्रहरीले उद्धार गरेको छ जिल्ला प्रहरी कार्यालय दार्जुलाका प्रहरी नायब परीक्षक सुशील सिंह राठौरका अनुसार दैलेखका जम्बू खात गाविस छ बनाडाका तेह्र वर्षीय झलक जोशी चौध वर्षीय वासुदेव जोशी र पन्ध्र वर्षीय जगत जोशी को उद्धार गरिएको हो दार्चुला सदरमुकाम स्थित नेपाल भारतको सिमाना झुलाघाटमा भारत तर्फबाट आउँदै गरेको व्यवहारिसी अवस्थामा रहेका तीनैजना बालकहरूलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखिएको प्रहरी परीक्षक राठौरले जानकारी दिनुभएको छ शुक्रबार साँझ कञ्चनपुरको भीमदत्त नगर बजारबाटै महिलाले लगाएको सुनको सिक्री लुटेर भागेका दुई भारतीय लुटेरालाई प्रहरीले महाकाली नदी क्षेत्रबाट पक्राउ गरेको छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पदम थापाले सुनको सिक्री लुट्ने भारतको खटिमाका अठार वर्षीय अजय शर्मा र बाइस वर्षीय सल्यान अन्सारीलाई जिल्ला प्रहरी कार्यालय को टोलीले महाकाली नदीबाट पक्राउ गरेको जानकारी दिएका छन् बजारको सब्जी मण्डीमा किनमेल गरिरहेका स्थानीय एक महिलाको सुन लुछेर फरार भएका दुवै भारतीय भारततर्फ भागेका बेला प्रहरीले पिछा गरेर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित चारवटा सवारी दुर्घटनाहरू भएका छन् डडेलधुराको अमरगढ़ी नगरपालिका सात रातागौडा सड़क खण्डमा मोटरसाइकल दुर्घटना भएको छ दुर्घटनामा बैतडीको शिवलिङ तीनका सत्र वर्षीय दीपक राज अवस्थीको खुट्टामा गम्भीर चोट लागेको छ दुर्घटनामा परेको मोटरसाइकलको नम्बर खुलेको छैन यस्तै उता कैलालीको पहलमानपुर एक आमखोरिया स्थित पूर्व पश्चिम राजमार्गमा से तीन प एक्काउन्न उनासाठी नम्बरको मोटरसाइकलले रोकिराखेको ट्र्याक्टरलाई ठक्कर दिँदा मोटरसाइकल चालक घोडागोड़ी नगरपालिका बस्ने पच्चीस वर्षीय मनोज कुमार चौधरीको घटनास्थलमा मृत्यु भएको छ धनगढ़ीको उपमहानगरपालिकामा पनि दुई मोटरसाइकल ठोकिँदा सोही नगरपालिका चारका अठाइस वर्षीय दीपक ढुङ्गाना गम्भीर घाइते भएका छन् भने अछाम सिउँडीका ध्रुव साउथ र असाम सापेबगर नगरपालिकाका विकास कुंवर सामान्य घाइते भएका छन् यसै गरी बझाङमा हिजो दिउँसो मध्याह साढे बाह्र बजे से एक ज सात पाँच एक नम्बरको जीव दुर्घटना हुँदा तीनजना घाइते भएका छन् बाँस गाविसको बागथलाबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गरेको जीप रायल गाविसको धारापानी भन्ने ठाउँमा दुर्घटना हुँदा प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभएको छ घाइते हुनेमा गाडी चालक मालुमेला गाविसका गोविन्द सिंह चौधारी सातका पन्ध्र वर्षीय दीपक धामी र मौलाली गाविस नौका गाडीधनी केशव भण्डारी रहेका छन् गाडीधनी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 राम दुलारी राणा हत्याकाण्डमा सहयोग नगरेको आरोप लगाइएका प्रहरी नायब परीक्षक खनालको काज फिर्ता क्षेत्रीय प्रहरी प्रमुखले डीएसपीको काज फिर्ता गर्ने अधिकार नभएको प्रवक्ताको भनाई शैलेश्वर गुफा र समाधिस्थलको संरक्षण तथा सम्वर्धनका लागि अध्ययन शुरू महाकाली नदीमा पानीको बहाव बढेसँगै बैतडीको तोल्लो सोरड क्षेत्रमा सञ्चालित आधा दर्जन बढी घाटहरू बन्द